पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट नगरपालिका वडा नम्बर दसका वडा अध्यक्ष तिल घरतीले बताउनु भयो र मुवामा कक्षा आजसम्म मात्र पढाइ हुन्छ त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तिन घन्टा पैदल लाग्छ घरतीले भन्नुभयो आउन जान सम्भव छैन त्यसैले त्यही स्कुलका आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ अहिले रमुवाका बिसभन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको नौदेखि बाह्र कक्षासम्म बाज खोजेर अध्ययन गर्दै आएका छन् दुई हजार तेत्तिस सालमा स्थापना भएको र आधारभूत विद्यालयमा दस कक्षासम्म अध्यापन गराउन सकेमा विद्यार्थीले बास बस्नुपर्ने समस्या हटेर जानेछ कक्षा दसदेखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य सहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै दस कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रामा राणाले जानकारी दिनु दिनुभयो रमुवा गाउँमा एक सय छब्बिस घर छन् गाउँमै विद्यालय नहुँदा कक्षा आठ मात्र अध्ययन गर्न छोडेको रमुवाका एक्काइस वर्षीय युवा राजेश बिकाले जानकारी दिनुभयो उहाँले चार वर्ष अघि रमुवा आधारभूत विद्यालयबाट आठ कक्षा पास गर्नुभएको थियो गाउँमा विद्यालय भएन बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता पर्यो बिकाले भन्नुभयो कक्षा नौ र दसको अध्ययन गर्न सके समेत घर छोडेर जानुपर्ने हुँदा धेरै समस्या भोगदयाको पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आउनुभएका प्रेमबहादुर श्रीषले बताउनुभयो घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो श्रीषले भन्नुभयो घर सोधेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो दस कक्षा पढ्न गाउँमै गाउँ नै छोड्नुपर्ने अवस्था छ श्री जस्तै बास बसेर चन्द्र चन्द्र पटेल ईश्वर छेत्री सहित उहाँका बाइसजना विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् उहाँ आधारभूत विद्यालयमा हाल एक सय त्रिसठीजना विद्यार्थी रहेको विद्यालयका प्रधाध्यापक खकप्रसाद घरतीले जानकारी दिनुभयो प्रधाध्यापक घरतीका अनुसार विद्यालयमा हाल तारबार र शौचालयको समेत समस्या छ आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खाना र बस्नका लागि तीन लाख रुपियाँ बजेट विनियो आयोजन गरिएको अध्यक्ष तिलक घरतीले जानकारी दिनुभयो घरतीका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधा सहितको निशुल्क शिक्षा र रमुवामा दस कक्षासम्मको शिक्षा दिने गरी पहल गरिरहेको घरतीको भनाइ छ गलकोट नगरपालिका वडा नम्बर तिन हटियामा आज तुलसी मार्ग मोटर बाटोको उद्घाटन गरिएको छ गलकोट नगरपालिका वार्ड नम्बर तिनको बीच बजार श्रेष्ठ चोकदेखि लोकमार्ग जोड्ने सडकको उद्घाटन गरिएको हो करिब पचास मिटर लम्बाइ तथा तिन मिटर चौडाइ रहेको पक्की बाटोको आज गलकोट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिरजङ भण्डारीले उद्घाटन गर्नुभएको हो उद्घाटनको अवसरमा आफ्नो चौरासी पूजाको अवसरमा बचत रहेको रकम एक लाख एक सय दस रुपियाँ प्रदान गरी उक्त मार्गको नामाकरण गर्ने हटिया बजार निवासी तुलसी प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो उद्घाटन समारोहमा बोल्दै गलगुट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिर्जङ भण्डारीले बजार क्षेत्रको विकासको लागि बजारवासी सबैले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्ने बताउनुभयो उहाँले बाटो निर्माणको लागि तुलसी प्रसाद श्रेष्ठले गर्नुभएको आफैमा उदाहरणीय र गौरवको विषय रहेको बताउनुभयो उहाँले बाटोको लागि जग्गा प्रदान गर्ने जग्गादाताप्रति आभार समेत व्यक्त गर्नुभएको थियो उक्त मार्गमा व्यवस्थित नाली समेत निर्माण गरी सडक बनाइएको छ कार्यक्रममा बोल्दै सहयोगदाता तुलसी प्रसाद श्रेष्ठले आफ्नो ठाउँ बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै आउँदा दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो उद्घाटन कार्यक्रम हटिया बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारीको अध्यक्षता सदस्य मिना श्रेष्ठको स्वागत तथा सचिव फर्म खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो बजार व्यवस्थापन समितिको आयोजनामा गलकोटको हटिया बजार क्षेत्रमा नाली निर्माण तथा सडक व्यवस्थापन लगायतको काम चलिरहेको छ गलकुट नगरपालिका वडा नम्बर तिनमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ आज गलकुट नगरपालिका वडा नम्बर तिनका तिनमा साठी वर्षभन्दा मुनिका एकल महिला र ख वर्गका अपङ्गलाई भत्ता वितरण गरिएको गलकुट नगरपालिका वडा नम्बर तिनका वडा सदस्य झरबहादुर खत्रीले जानकारी दिनुभयो गलकुट नगरपालिका वडा नम्बर पाँच हरिचौरमा श्रद्धाञ्जली सम् सभा सम्पन्न भएको छ दोस्रो विश्वयुद्धमा जिउँदो सहित घोषणा हुनुभएको स्वर्गीय बलबहादुर बस्नेतको सातौँ दिनको पुण्यतिथिको अवसरमा सिरपाली बस्नेत समाज जिल्ला कार्य समिति बागलुङ र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 लागि भएको हो कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करिब सात बजे आग लागि भएको प्रहरी चौकी कुसमिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिनुभयो आग लागेका कारण लेखकको पसलमा रहेको तिहारका सामानहरू कपदा लगायतका सबै सबै सामान जलेर नष्ट हुँदा करिब दुई लाख बिस हजार बराबरको क्षति भएको उहाँको भनाइ छ आगोको कारण घुम्ती नजिकै मङ्गल परियाले सञ्चालन गरेको शुभकामना टेलर्समा टेलर्सको घरमा पनि क्षति पुर्याएको छ घरको माथिल्लो तलामा रहेको खाद्यान्न सहित सामग्री जलेको प्रहरीले जनाएको छ विद्युत साथ भएकै कारण आग लागि भएको हो आगो स्थानीयको सक्रियतामा कोसमिसेरामा रहेको राष्ट्रिय वाणिज्य वाणिज्य ब्याङ्क र ग्लोबल आइएमएफ बैंकको फाइ फाइटिङको सहायताले नियन्त्रणमा लिएको थियो काग तिहारको दिन आयुर्वेदिक चिकित्साका पिता धनवन्तरीको जन्म जयन्ती मनाइएको छ धनवन्तरीको स्वास्थ्य सहकारी बागलुङको आयोजनामा स्वास्थ्य सुरक्षाका लागि क्रियाशील आयुर्वेद समाज र विजय आयुर्वेदिक फर्ममा फर्मा समेतले दिवस मनाएका हुन् धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा सहकारीले बागलुङका क्रियाशील पत्रकारलाई गुडुची चूर्ण पनि वितरण गरेका थिए गुर्जोबाट बनेको चूर्णको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले वितरण गरिएको सहकारीका अध्यक्ष रमाकान्त सापकोटाले बताउनुभयो मेडिकल औषधिको प्रयोग हुनु अघि आयुर्वेद औषधि मात्रै प्रयोग हुन्थ्यो अहिले पनि आयुर्वेदको महत्त्व उत्तिकै भएकोले प्रयोग गर्न गर्न पनि उहाँले सुझाव सुझाव दिनुभयो कोरोनाको सङ्क्रमण प्रकोप बढिरहेकाले सहकारीले सामान्य कार्यक्रम गरेर दिवस मनाएको थियो साथै कोरोनाको महामारी विरुद्ध लड्नका लागि आयुर्वेदिक उत्पादनबाट बनेको साबुन स्याम्पू र दन्त मञ्जन उत्पादन गर्न लागेको सापकोटाले जानकारी दिनुभयो सहकारी संस्थामा दुई सय पाँचजना सदस्य रहेका छन् नेपाल सरकारले दुई हजार छेपन्न सालदेखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय गरेको थियो सहकारीले पनि तीन वर्षदेखि लगातार दिवस मनाइरहेको छ सहकारीका सदस्य मध्ये पच्चिसजनाले जडीबुटी खेती गरेका छन् उनीहरूले उत्पादन गरेको जडीबुटी सङ्कलन गरेर सहकारी मार्फत बजारीकरण गराइरहेको छ राष्ट्रिय सहकारी बैङ्कले बागलुङका दुई सहकारी संस्थाहरूले पुरस्कृत गरेको छ आर्थिक वर्ष दुई हजार पचहत्तर छिहत्तरमा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरूले शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो बैङ्कको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने प्रगति बहुद्देश्य सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने लखन बहुद्देश्य सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो प्रगति बहुद्देश्य सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा कुमार र प्रबन्धक मुना शर्मा शर्मा तथा लखन सहकारीका अध्यक्ष खड्क बहादुर पुन र प्रबन्धक होम बहादुर थापाले प्रतिनिधि सभाका सदस्य मनकुमार जेसी केसी र राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जेसी अन्जुले सम्मान सहित पुरस्कृत गर्नुभएको थियो सहकारी बैङ्कले केन्द्रीय स्तर प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ सोह्रौँ वार्षिक साधारण सभामा शाखा स्तरीय पुरस्कारका लागि छनौट भएका संस्थाले कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैङ्कले जनाएको छ पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी कुमारी जी सहकारी मार्फत समाज रूपान्तरणका लागि राज्य र सहकारी बीच समन्वयकारी भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो विपन्न वर्गका जनतालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि सहकारी उपयोगता माध्यम भएकोले सहकारीको संस्थागत विकासमा राज्यको भूमिका बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जेसी अन्जु राष्ट्रिय सहकारी बैङ्कका सल्लाह सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर रामबहादुर जेसी जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तोयानाथ गौतम तोयानाथ गौतम सहकारी म्यानेजर्स क्लब बाग्लुङका अध्यक्ष दीपक जङराज भण्डारी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम बैङ्क समन्वय उपसमिति बागलुङका सहसंयोजक अशोक गोविन्द राज भण्डारीको अध्यक्षता तथा शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो देशभरका शाखा शाखाहरूमध्ये दोस्रो शाखाको रूपमा स्थापित बागलुङ शाखामा हाल तिन सय तेह्रजना सेयर सदस्य सङ्ख्या पन्ध्र करोड सेयर रकम दुई अर्ब पन्ध्र करोड निक्षेप र पन्ध्र करोड कर्जा लगानी रहेको शाखा प्रमुख त्रिपाठीले जानकारी दिनुभयो यसैबीच वाग्लुङ शाखाबाट सरुवा भई अन्य शाखामा जान लाग्नुभएका कर्मचारीहरूले सो अवसरमा विदाय गरिएको थियो बागलुङ शाखाबाट बुतौल शाखामा जान लागे लाग्नुभएका सुशील भट्टराई भक्तपुरको कमल विनायक शाखामा जान लाग्नुभएका रमेश दोष रमेश दोजु र दाङ शाखामा जान लाग्नुभएका लीलाधर अधिकारीले मायाको चिन्हसहित विदाय गरिएको थियो एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोटको दुर्गम गाउँ रमुवामा विद्यालय पुग्न बास बस्नुपर्ने हटियामा तुलसी मार्गको आज उद्घाटन हटियामा सामाजिक सुरक्षा भत्ता वितरण हरिचरमा श्रद्धाञ्जली सभा सम्पन्न आगलागीबाट बागलुङमा दुई घर जलेर नष्ट र बागलुङमा आयुर्वेद चिकित्साका पिता धनवन्तरीको जन्म जयन्ती मनाइयो राष्ट्रिय सहकारी ब्याङ्कद्वारा बागलुङका दुई सहकारी पुरस्कृत यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सेएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ हाम भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार